दुई हजार पचास साल जेठ तिन गते दासढुङ्गामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवलाल आश्रितको ज्यान जाँदा यता अर्जेर घमिरको बीचमा पर्ने खोलामा विवाहको दुलहन फर्काउन हिँडेका दुई महिलाको बगेर ज्यान गएको थियो हो त्यसै विवाहकी दुलैसँग झेप्लालले दोस्रो विवाह गर्नुभएको थियो पहिला बिहा भएको बिहा भएर दुर्बाल फर्काउँदाखेरि दुलालीमा दुलै चाट्छु पर्खि पर्खि भन्दाखेरि खोलो आएर दुधले खन्ने माटो ल्याएर त्यसमा तुल कोलो भएर तुलै टाढो पछाडि हेर्दा त लोनतिर दुलाई ग्यामा त खोलाले फालेछ त्यहाँ त्यसपछि फेरि म दाँसमा बस्दिनँ त्यहाँ र म यही माथि ठाउँमा जग्गा किन्दै यहीँ बस्छु भनेर जग्गा उहाँको आफ्नो आउँछ भेटेर त्यहाँ ल्याइन्छ त्यहाँबाट फेरि त्यहाँ र त्यहाँ पनि त्यो लोनलाई लागु परिरहेछ त्यहाँ र गाउँ बढी दिन छोड्दै नाटा खेलाउँदै गरी त्यहाँ त्यो भएर त्यहाँ र कसो गरौँ बोकी के गरी सबैले स्याहारेनन् राखेनन् नराम्रणी भएको हुन्छ त्यो दुई वर्ष केटो हुँदाखेरि ल्याएर मलाई लगाइदिएन म लाटो छोरो मान्छे भित्र आगो बाल्यो पसिना त खलखली अझै पनि अझै पनि देख्छु म त त्यही मुरीलाई झलझली उन्चाली रहेछ सारे नै तिर्ताली मलाई फाली अर्कैलाई अङ्गाली एक्लो पारेर हो माया मारेर एक्लो पारेर समाजमा अवैध यौन सम्बन्धले कुनै मानिस र सिङ्गो समाजलाई कति पीडित पारेको हुन्छ भन्ने झेपलगिरी पत्नीको कलाले प्रष्ट हुन्छ अनि उता काकीसँग लागेको आरोप गाउँभरि फैलिँदा गिरी परिवार ठाडो शिर लगाएर हिँड्न मुस्किलमा परेका छन् भने यता झेपलगिरी आफ्नै दाजुभाइबाट हेलत्तो र कुटाई समेत खानु परेको गुनासो गर्नुहुन्छ भाइ हामी मेरो छोराले ल होइन मेरो छोरालाई के पराउँछ तँलाई काट्छु मार्छु भन्ने दिन रात बाजेर आउने धम्की देखाउने त्यहाँ एक आएर चौकी आउने हालिदिएँ त्यहाँ बल्ल बल्ल अदल शान्त भयो न मलाई खालि ज्यान जोगाउन मुस्किल थियो गाउँले अब लाने यसलाई यस्तो लाटमा देखेर भनेर गाउँले पुरै थाहा छ गिरीका परिवार पटक्कै स्वीकार गर्दैनन् बरु कुट्न अगाडि सर्छन् थाना चौकी धाउनु भयो भद्र भलाद्मी पनि पुग्नु भयो तर उहाँले न्याय पाउनु भएन खोजी गर्यो भने भनेर भेदै छोरालाई देश पठाउने पासपोर्ट बनाएर त्यहाँ उसलाई फेरि उँधो तराईतिर घर ल्याउने घर बनाएर बसिस भन्छन् गाउँले सबैले यो अरूको आस्तो यस्तो काम पनि बन्थ्यो बिहानी हुन्थ्यो यो लाटो मान्छे भएर यो यतानौती भयो यस्तो भयो भनेर भन्छन् गाउँले अब म त्यसै चिन्ताले चिन्ता परेर मटन सकिनँ दुब्लाएँ अब पागल होला जस्तो डिमा बाप जस्तै इमान्दारै छन् अन्ध्यारोमा डोरीलाई साप जस्तै इमान्दारै छन् कलियुगमा मायालाई पानी कलियुगमा मायालाई पानी पाप जस्तै ठान्दा रहेछन् पाप जस्तै ठन्दा रहेछन् बिखैको बटुमा पानी हाल्ने सर्पलाई दुध खुवाएर पाल्ने म त पागल हुँ म त पागल हुँ म त पागल हुँ म त पागल हुँ स्वार्थी दुनियाँमा चोखो माया खोज्ने मजदुरी गरेर हिँड्ने झेपलगिरीको नगद जिन्सी सहित गाउँभरि ऋण लिएर श्रीमती गएपछि उहाँको अवस्था अहिले जोगीको चाल भएको छ सबै बाबुले ब्याज बेसी लाउँदाखेरि हामीले बाबुले ब्याज पछि राखेका बाख्राका चाहिँ सुना थिए कति कति अब हामी तिन भाइका एक तोलाका तिन तोला सुन हो त्यो चाहिँ बाक्सा उनीका भएको सुन चाँदी पैसा बाबुले सुन राखिदिएर पैसा त्यहाँनिर पनि अब बाख्रा फरेर मेरो एउटा घडी थियो देशको त्यो पनि झिकेर दिएछ सबैलाई त्यहाँ र त्यो गर्दाखेरि धेरै खतम पारेर हिँड्छ अब एक लाख साठी हजार नगद त्यो त्यहीँ गाउँको दुई चार लाख अब ऋण बहुत छ मेरो औँठा चुक्राले पनि नपुग्ने जति छ तान आएर बाख्रा फुकाउँछ भैँसी फुकाउँछ भन्छन् घाटा हिँड्दा पनि दिएनन् भान बाख्रातिर मलाई जाने भएन लुकेर हिँड्छु मैले अर्काको पाल्न ल्याएको बाख्रा पनि फुकाएर लान्छौँ भन्ने अब गरेर भैँसी फुकाउँछौँ बाख्रा फुकाउँछौँ भन्छन् अब काम कति कति ऋण तिरेँ मैले त्यो भैँसी भएर थोरो गएको थियो त भनेपछि चालिसमा बेचेर नि त रिनी तिरी त्यसको लागेको काम गरेर पनि त्यसरी ल्याएको भनेर अब ज्याला दिएनन् कसैले कुखुरा लै कसैले घिउ लय लय काय गर्दै मैले धेरै ऋण मैले अब डेढ लाख जति मैले ऋण तिरिसकेँ जोगियो चालु जस्तो भएछ लैनो भैँसी चालिस वर्षको नेटो काटिसक्नुभएका झेपलगिरी पत्नीले वार पारको निदो दिए अर्को विवाह गरेर बस्ने विचारमा हुनुहुन्छ तैँले बोधिन पुऱ्याएर भन्छन् गाउँले उल्लो उल्लाएर यस्तै कन्डिन बगन्डिन पाएको छु पाइरहेको छु फेरि यता चाहिँ छोरी घरबार नभएका सुकुम्बासिया बसेका आइएँ यता चाहिँ यसमातिर त्यस्ता पाइरहेको छु खिसी गर्छन् अब बुढो भइसकेको बिहार नै भन्छन् अब हामी त दुनियाँभर पाएको छु आफूलाई सुहाउँदो अब उमेर मिल्दो पहिलो त्यस्तै जहीँ गर्ला भन्ने मन इच्छा छ बालापनले गरिदियो भाइ भाइ जन्ते बाख्रो खै भन्छ साथी भाइ अझै कन्ने हो अब विवाह त गर्ने तर ऊ जस्ती राम्री महिला विवाह नगर्ने किनकि धेरैका आँखा पर्दा रहेछन् भन्ने नमिठो अनुभव उहाँ हुन्छ राम्री देखेर अब साथीले बहुत राम्री थिए हुन्छु त्यहाँबाट मैले राम्रो हेर्दिनँ मैले ऊ कालो आइमी भए पनि दुःख पाएका राम्रोलाई जहिले आँखा नजर लाउँछन् त्यो भएर अब गर्ने मन छैन धोका दिए राम्रीले धोका दिन्छन् को अब जहिले नजर लाउँछन् सबैभन्दा ठुलो गल्ती राम्रीसँग की आफ्नै भतिजागिरीसँग लसपस चलेको गाउँवासी बताउँछन् तर अहिले उनैले भगाए वा अरूले लगे भन्ने कुरा अनभिज्ञता प्रकट गर्दछन् यहाँसम्म कि यसरी हाडनातामा समेत यौन सम्बन्ध चल्न थालेपछि पीडा कसलाई हुन्न र झेपल गिरी पनि त्यही पीडा सुनाउनुहुन्छ अब मेरो भाइले ल भनेर त घर जान्छ सबै यहाँलाई गाउँले बताएन गर्दैन गएर पनि मैले निवेदन पारिनँ माओवादी नेतालाई त्यहाँ र त्यसपछि फेरि चौकीमा आएर चौकीमा निमिसन पारेको छु पारेको छु ल्याएको छु त्यहाँबाट रात तिनीहरूलाई पाउ पात अब तरकारी पनि ल्याइदिएको छु ल्याएको छु त्यहाँ त्यो गर्दाखेरि खालीबाट पागटे जाँदाखेरि फेरि यहीँ त्यहाँ आसन खाली मेरो छोरा ल होइन भनेर भन्थे हुन्छ भन्दाखेरि त्यो कान्छा छोराले फर्केर मलाई पनि यहाँ आन्यो एक त्यहाँ पनि हान्न लागेको दिएन त्यहाँ त्यसपछि चाहिँ छौरा घर बसे बस्ने भनेको त अब सुत्नु बाट्नु भयो त्यहाँबाट हैँसीमा छेर आउने तिन मान्छेलाई रक्सी बिहार खुवाउने छन् खुवायो भेसौनीले त्यहाँबाट दिल्ली बनाएर यहाँ गुल्लो डाँडा पनि त्यहाँ रक्सी खायो दोकानमा बसेँ खाएँ त्यहाँ गएर अशोकको घर मदराको घर बसेर त त्यो छोटी बाट्ने भयो बसेर बसेन त्यहाँ त्यत्तिकै रोएको रहेको आमा छोरा भित्र भित्रै माया प्रेम गरेर रहेछ अब त्यसले स्वास्नी गराएर रहेछ त्यही भएर आफ्नो त्यो कैलामा त्यो लाएर आफ्नो स्वास्नीलाई हेर्दै हेरेन हाम्रो सानो घर थियो एक भर थियो हो हाम्रो सानो घर थियो एक अर्काको भर थियो त्यही भयो जिन्दगीमा थियो हाम्रो सानो घर थियो अत अवैध यौन सम्बन्ध एकछिनको आँखा छलाई कैन भएको बाचा कसम अनि झेपल गिरीलाई जस्तो पीडित पनि कसैले कसैलाई नबनाऊ बस हामी यही कामना गर्दछौँ कि यस्ता घटना दोहोरिन नपाउन् समाजमा दिलबाट दिल बाटा बग्यो खोली सागर भेट्न तिमीले माया श्रोता आजको ओजेलका खबर तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र समाजका अनियमितता भ्रष्टाचार विकृति विसङ्गतिको सूचना समेत दिन आग्रह गर्दछौ त्यसका लागि रेडियो रेसुङ्गा एक सय छ दशमलव दुई मेगा हर्च तमगास गुल्मीमा पत्रचार गर्न सक्नुहुनेछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य उनासी पाँच बिस नौ नौ चारमा पनि सम्पर्क गर्न सक्नुहुनेछ अवस्था सम्पादन सहयोगी एम खत्रीलाई विशेष धन्यवाद दिँदै म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते